101.6 megahertz. कार्यक्रम मुक्तक माला रेडियो अभिजनमा मजा भन्नाले को साथमा कार्यक्रम मुक्तक मालाको प्रतीक्षामा रहनुहुने तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार आज पनि कार्यक्रम मुक्तक माला लिएर मदन भण्डारी उपस्थित भइसकेको छु सधैँ चाहिँ प्रविधि समिशनमा कविता श्रेष्ठजीले हामीलाई साथ दिइरहनु भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्टको ध्वनि तरङ्गमा पूर्वी नेपालमा अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारभरेकै साथ सुनिरहनु भएको हुनुपर्छ त्यस्तै तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि एकै साथ सुन्न सक्नुहुन्छ हामीलाई मेरा आफन्त हुन् सम्झेर सुनाइदिनुहोला मेरा आफन्त हुन् सम्सेर सुनाइदिनुहोला रमाउन सक्छन् केही बेर सुनाइदिनुहोला खाडीमा आएर धन कमाएको रिस गर्नेलाई प्रवासमै जान्छ भनी उमेर सुनाइदिनुहोला ओहो यो मुक्तक मुक्तकार एसपी असफलजीको स्याङ्जाली मुक्तकार एसपी असफलजीका यिनै मनसुने मुक्तक सँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वसाईमा स्याङ्जाली र झापालीको भेट हुने भएको छ स्याङ्जाका मुक्तकार एसपी अशोभलजी अहिले भारतमा हुनुहुन्छ अनि झापाको म मान्छे उहाँलाई सम्पर्क गरेर कार्यक्रममा ल्याउँदैछु आज पाहुना बनाएर उहाँकै मुक्तकमा कार्यक्रममा केही लिन्छु तत्पश्चात हामी एउटा गीत सुन्नेछौँ छोटो सुन्नेछौँ अनि आउनेछौँ उहाँसँगको कुराकानी लिएर अर्को मुक्तक म उहाँकै जोड्छु कार्यक्रममा श्रोता यिनका मनमा स्वार्थ पलाई जलाउने पो हुन् कि यिनका मनमा स्वार्थ पलाई जलाउने पो हुन् कि तेल छर्की कोरेर सलाई जलाउने पो हुन् कि सम्पत्तिको ठुलो माग गरेका छन् आमा बिहे गर्दिन दाइजो ल्याइन भनी मलाई जलाउने पो हुन् कि मुक्तकार एसपिएस बल्जी उहाँको मुक्तक बडो मिठो हुन्छ कार्यक्रम मुक्तक मालामा मैले धेरै पहिलेदेखि उहाँका मुक्तक लिँदै आइरहेको छु आज भने उहाँका यस्तै यस्तै मिठा मुक्तक हामी कार्यक्रममा सुन्नेछौँ सबैको खुसी हुनेछ विनाश नसुनाइदिनुहोला सबैको खुसी हुनेछ विनाश नसुनाइदिनुहोला परिवारको समयमाथि आस नसुनाइदिनुहोला वृद्ध माता पिता र प्रियाले मेरोबाट हिँड्दै होलान् प्रवासमै रोकिए नि मेरो सास नसुनाइदिनुहोला श्रोता मैलाई भने एउटा गीत गीत पश्चात मुक्तकार एसपी असफलजीसँगको कुराकानी तपाईँसँग मेरो रहनेछ हामी सोझै भारतबाट उहाँलाई सम्पर्कमा ल्याउनेछौँ रेडियो भिजनमा मुक्तक माला सुन्दै रहनुहोला अहिलेलाई यो मिठो गीत तपाईँलाई झरेपछि उडी जान्छ रे झरेपछि उडी जान्छ रे अत्तर त्यो फुलको झरेपछि उडी जान्छ रे झरेपछि उडी जान्छ रे संसारमा माया नै मरे पनि रही मरे माया नै मरे पनि मरे पनि रहिरहन्छ रे फूल फुल पो झरेपछि उडी जान्छ रे झरेपछि उडी जान्छ रे यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ मसँग आजको यो वसाईमा मैले भनिहालेँ मुक्तकार एसपी असवालजी हुनुहुन्छ अबको क्रममा ढिला गर्दिनँ म उहाँसँगै कुराकानी गर्छु कार्यक्रममा स्वागत गर्छु एसपीजी कार्यक्रम मुक्तक मालामा तपाईँलाई स्वागत छ नमस्कार हार्दिक धन्यवाद यो अवसरको लागि तपाईँ र सम्पूर्ण मुक्तक माला कार्यक्रमको सम्पूर्ण युनिटलाई हार्दिक धन्यवाद दिन चाहन्छु र सम्पूर्ण मुक्तक सुनिएर बसिरहनुभएका मुक्तकिला मनहरूमा मुक्तकिल अभिवादन आराम हुनुहुन्छ आरामै छु र सोही कामना गर्छु कामको सिलसिलामा भारतमा हुनुहुन्छ है तपाईँ हजुर भारतको कुन ठाउँमा हो म मुम्बईमा छु मुम्बईबाट अलिकति भित्रपट्टि बस्छ कति भयो जानुभएको म चार पाँच महिना भयो चार पाँच महिना मात्रै हुँदैछ हजुर घर त हाम्रो सियाङ्जा है हजुर मेरो घर सियाङ्जा हो अब आज कार्यक्रम मुक्तक मालामा मैले धेरै पटक तपाईँको नाम तपाईँको मुक्तक वाचन गरिराखेको सुरुवाती दिनदेखि नै तपाईँले मिठो माया बाँडेर हामीलाई मुक्तक लेखेर पठाइरहनुहुन्थ्यो आज बलाकुसारी गर्ने यो अवसर पनि जुटेको छ आज धेरैभन्दा धेरै त तपाईँका मुक्तक सुन्नेछौँ हामी तपाईँकै आवाजमा कति मैले मात्रै वाचन गर्ने आज तपाईँ आफै तपाईँका मुक्तक वाचन गर्नुहुनेछ कार्यक्रममा मुक्तकबाटै कुराकानीको सुरुवात गरौँ मुक्तक सुनौ एसपिसी हस् हुन्छ कहिले हाँस्ने कहिले रुने मुक्तक लेख्न मन छ सबै पाठकको मन छुने मुक्तक लेख्न मन छ कहिले हाँस्ने कहिले रुने मुक्तक लेख्न मन छ सबै पाठकको मन छुने मुक्तक लेख्न मन छ मेरो छोरा मुक्तकार हो भन्दा सबैको अघि मेरो छोरा मुक्तकार हो भन्दा सबैको अघि बा आमालाई गर्व हुने मुक्तक लेख्न मन छ वाह वाह वाह गजब शब्द शब्द खेलाउन जान्नुपर्छ महाशय श्रोता दर्शक आफैतिर तान्नुपर्छ महाशय चार हरफ कोर्दैमा कहाँ बन्छ र मुक्तक चस्स मुटु छुने बाँड हान्नुपर्छ मासै भनेर मैले पनि एकचोटि लेखेको थिएँ मुक्तक हामी अर्को मुक्तक सुनौँ एसपिजी कच्चपको मुक्तक लेख्नुहुन्छ आज मुक्तकमा हामी रमाउनेछौँ मुक्तक सुनौ भिडमा बेग्लै पहिचान बनाउनु सानो कुरा होइन र कमिलाले हात्तीलाई हराउनु सानो कुरा होइन भिडमा बेग्लै पहिचान बनाउनु सानो कुरा होइन र कमिलाले हात्तीलाई हराउनु सानो कुरा होइन मुक्तक विधालाई सानो ठान्नेले बुझ्नै पर्ने कुरा मुक्तक विधालाई सानो ठान्नेले बुझ्नै पर्ने कुरा गागरमा लगेर सागर अटाउनु सानो कुरा होइन ओहो पक्कै हो यो सानो कुरा होइन आज मसँग मुक्तकार एसपी असफल हुनुहुन्छ श्रोता म उहाँसँग कुराकानी गरिरहेको छु सोझै भारतमा सम्पर्क गरेर एसपीजी मुक्तक प्रतिको मोह कसरी बढ्यो तपाईँको मुक्तक प्रतिको मोह भन्दा नि यसमा सबैभन्दा ठुलो मुक्तक मालाको ठुलो देन छ ओहो हामी खुसी छौँ एकदम गदगद भएका छौँ यो कुरा सुरुमै सुन्न पाउँदा हजुर भन्नुपर्दाखेरि म हिन्दीमा पहिला पहिला पनि पन्जाबतिर बसेको थिएँ केही समय ए हजुर जसको जसको कारण म सायरीहरू लेख्ने गर्थेँ हिन्दी अनि त्यसैलाई नेपालीमा उल्था गरेर पनि लेख्ने गर्थेँ पछि एक दिन अचानक मुक्तकमालाको एउटा कार्यक्रम सुने जसमा सानो मगर एउटा दिदीको मुक्तक दोहोरी सुन्दाखेरि चाहिँ एकदम मन छोयो मलाई ए हजुर हजुर अनि त्यसपछि केही साथीहरू मार्फत यो त नेपाल अडियो बुक भन्ने अप्लिकेसनमा पाइन्छ त्यसमा सुन्ने गर न तिमी यति सोखिन मान्छे भनेर त्यसमा सुन्ने क्रममा मुक्तकमालाकै कार्यक्रम सुन्दा सुन्दै अनि मुक्तक यस्तो हुँदो रहेछ यसरी लेख्नु पर्ने रहेछ भनेर अनि लेख्दै गएको ओहो यो जिउमा खुसीले होला है काँडा उम्रिराखेको छ एकदम खुसी लाग्यो तपाईँसँग कुराकानी गरेर मुक्तक मालाबाटै मुक्तक लेख्न सुरु गरेको एसपी असफल अहिले यो स्थानमा हुनुहुन्छ मुक्तकको एउटा सुन्दर भविष्यको कल्पना गर्दै कलम चलाइरहनु भएको छ हामी कतकत छौँ हामी मुक्तक सुनौँ एसपिजी बिचरा अचाए अबोध बनी सोधिरहेको छ जान्न चाहन्छु भन्दै म पनि सोधिरहेको छ बिचरा अचाए अबोध बनी सोधिरहेको छ जान्न चाहन्छु भन्दै म पनि सोधिरहेको छ मुख्यमन्त्रीको घरमा काम गर्ने नाबालकले मुख्यमन्त्रीको घरमा काम गर्ने नाबालकले के हो बाल अधिकार भनी सोधिरहेको छ मुक्तकमा व्यङ्ग्य व्यङ्ग्यमा एसपी असवालजी हुनुहुन्छ अर्को अर्को मुक्तक सुनाउँदा एसपीजी अब अलिकति के अरे मदन भण्डारीसँग अलिकति ठट्टा गर्नु मन लाग्यो त्यही भएर ठट्टौली मुक्तक वाचन गर्न <laughs> चाहे हजुर सुनौ सुनौ सुन्दा तिम्रो मिठो बोली चाली बोलाउन मन लाग्यो हौ कि झैँ लाग्यो दाइके चाली बोलाउन मन लाग्यो सुन्दा तिम्रो मिठो बोली चाली बोलाउन मन लाग्यो हौ कि झैँ लाग्यो दाइकी चाली बोलाउन मन लाग्यो सत्य कसम ढाँटेको होइन पच्चिस वर्ष काटेको छैन सत्य कसम ढाँटेको होइन पच्चिस वर्ष काटेको छैन देखेर तिम्रो त्यो सिउँदो खाली बोलाउन मन लाग्यो यो मलाई नै व्यङ्ग्य हो अब मदन नाम गरेको चाहिँ धेरैजना <laughs> अलिकति मुनाहरूको पछाडि लागिरहन्छन् भन्ने सुनेर अनि तपाईँलाई नै व्यङ्गिदिएको सङ्ग्रह निकालिसक्नु भयो एसपिजी तपाईँले मुक्तको कि बाँकी नै छ हजुर निकालेको छैन निकाल्ने केही साथीहरूको विभिन्न कुराहरू सुन्दाखेरि मुक्तक निकाल्ने योजनालाई केही समय थातिराखेको छु कहिलेसम्ममा निकाल्ने सुरसार हो तपाईँको जहिलेसम्म म मुक्तकलाई मार्केट एउटा बजार देख्छु मुक्तकको बजार देख्छु तब मुक्तक अवश्य निकाल्ने सुरसारमा छु यसै सन्दर्भमा एउटा मुक्तक लेखेको थिएँ मुक्तक नै सुनाउँछु ए हुन्छ हुन्छ सुनौ विक्रेताहरूसँग नगरी करार सङ्ग्रह निकाली गल्ती गरे नबुझी साहित्यको बजार संग्रह निकाली गल्ती गरे विक्रेताहरूसँग नगरी करार संग्रह निकाली गल्ती गरे लगानी नै उठेन पाठकको मनी लुटेन भन्नुहुन्छ लेखक लगानी नै उठेन पाठकको मनी लुटेन भन्नुहुन्छ लेखक चर्चित भन्न हतार हतार संग्रह निकाली गल्ती गरे भोलि मलाई पनि यस्तो अवस्था नपरोस् भनी माहौल बनेपछि चाहिँ निकालौँला भन्ने सोचमा छु हिजो आज कस्तो छ चलन भने नि एचपिजी विभिन्न सङ्घ संस्थाका नामबाट निस्केका विभिन्न सङ्ग्रहहरू मुक्तका सङ्ग्रहहरूमा तुक र मुक्तकको संरचनामा एकदमै धेरै विवाद छ अनि मुक्तक र तुकको संरचना विपरीतका मुक्तकहरू समावेश गरेर बाक्लो रूपमा सङ्ग्रहहरू आइरहेको छ मुक्तकको बजार नहुनुको मुख्य कारण यी र यस्तै सङ्ग्रह त होइन हजुर पक्कै पनि यो नै सङ्ग्रह हो यस्तै यस्तै सङ्ग्रह साथै यो लैङ्गिक भेदभाव आर्थिक भेदभाव यो र जो जसलाई मु मुक्तको महत्त्व नै नबुझेका मान्छेहरू मुक्तका विभिन्न सङ्घ संस्थाका मुख्य मान्छे मुख्य पद भएर बस्नुभएको छ पद ओगटेर बस्नुभएको छ उहाँहरूले नै गर्दाखेरि र यो विश्वव्यापी राष्ट्रव्यापी भनिएका विभिन्न प्रतियोगिता एकदमै हल्ला एकदम जो अब गजल गजलमा कवितामा आफ्नो नाम चलाएर एकदम ख्याति प्राप्त गरेका व्यक्तिले चार हरफ लेखिने बित्तिकै त्यो मुक्तकलाई उस्ता ठुलो मान्छेले लेखेको भनेर उहाँहरूलाई विजय बनाउनु नै त्यो मुक्तकको बजार नहुनु जस्तो लाग्छ एउटा मुक्तकलाई एउटा सानो विधाको रूपमा लिनु नै एउटा मुक्तको बजार नहुनु जस्तो लाग्छ यसो भनिरहँदा मैले एकचोटि लेखेको चार अरब म सम्झिरहन्छु प्रतिस्पर्धामा दमदार दमदार लेखक हुनुहुन्थ्यो जो मेरै साहित्य लेखनको पथ प्रदर्शक हुनुहुन्थ्यो मैले दुई शब्द कोरेजै गर्दैमा मात्रै विजेता भएछु मेरै मितवा प्रतियोगिताको निर्णायक हुनुहुन्थ्यो भन्ने मुक्तक म सम्झिरहन्छु हजुर एकदम गजब छ साथ वास्तवमा यस्तै नै हो हजुर यसलाई हामीले चिर्नु पनि पर्छ अलिकति लेखक साहित्यकारहरू मिलेर मुक्तकलाई अझ उज्यालो बनाउनुपर्छ मुक्तक सुनौ खोसिएर हो कि दोसल्ला आवेगमा आउनुभयो नगरै भन्दै धेरै हो हल्ला आवेगमा आउनुभयो खोसिएर हो कि दोसल्ला आवेगमा आउनुभयो नगर है भन्दै धेरै हो हल्ला आवेगमा आउनुभयो आफ्नै चेलासँग दौडमा पराजय बेहोरेका गुरुले आफ्नै चेलासँग दौडमा पराजय बेहोरेका गुरुले अगाडि देखेर माउभन्दा चल्ला आवेगमा आउनुभयो अर्को अर्को सुनौ अर्को थोरै तलब अनि श्रम चर्को विदेशमा छ र नेपाली युवाहरूको लर्को विदेशमा छ थोरै तलब अनि श्रम चर्को विदेशमा छ र नि नेपाली युवाको लर्को विदेशमा छ डिग्री पढेर प्रवासिएका मेरा साथीभाइ डिग्री पढेर प्रवासिएका मेरा साथीभाइ एक बाकसमा फर्कियो अर्को विदेशमा छ निकै मनसुने मुक्तक लेख्नुहुन्छ निकै मिठो मुक्तक लेख्नुहुन्छ त्यस विषयमा त मैले केही बोलिनँ तपाईँको मुक्तकले बोल्नेछ आज बढी मुक्तक लेख्नुहुँदा तपाईँ कस्तो कस्तो विषयमा आफू बढी मुक्तक लेख्न रुचाउनुहुन्छ म चाहिँ प्रायः जसो यो विकृति विसङ्गति चाहे त्यो लैङ्गिक विभेद होस् चाहे जातीय विभेद होस् चाहे अब यो साहित्यको विकृति विसङ्गति होस् सबै कुरामा लेख्छु र कहिलेकाहीँ यसो हल्का माया प्रेम अनि आफ्नो जिन्दगीको दुःखद भोगाईहरूलाई पनि शब्दमा लेख्ने गर्छु अब अलिकति मलाई जान्न मन लागेको कुरा यो मुक्तक लेख्नको लागि कुनै त्यस्तो समय जुर्नुपर्छ कि जुनसुकै बेला लेखकको मन मस्तिष्कमा चाहिँ शब्दहरू खेल्छन् यो कस्तो हुन्छ यो समय अलिकति बताइदिनुहोस् त मलाई चाहिँ के हुन्छ भने कुनै पनि घटनाले चट्ट छुनु पर्यो जस्तै अब कुनै साहित्यको विकृतिले च्याप्प मनमा छोयो चसक्क भयो यसबारेमा त मैले लेखौँ है यसबाट केही परार गरेर केही थोरै भयो नि परिवर्तन आउँछ कि भन्ने जस्तो भाव आयो भने लेखिहाल्छु मैले त्यो त अब विभिन्न ठाउँमा अब हिँड्दा हिँड्दै पनि त्यस्तो देखिन सक्छ होइन काम गर्दा गर्दै पनि त्यो अनुभव आफ्नो मस्तिष्कमा खेल्न सक्छ विभिन्न विचारहरू अनि त्यो झट्ट दिमागमा आएको कुरालाई सुरुमा चाहिँ कसो गरेर सेभ गर्नुहुन्छ कसो गरेर सुरक्षित गर्नुहुन्छ आफूसँग अहिले चाहिँ अब प्रविधिले एकदम सुविधा बनाइदिएको छ म चाहिँ त्यस्तो केही घटनाहरू चट्ट छोयो भने त्यो चाहिँ उत्तिखेरै भोइस रेकर्डिङ मार्फत रेकर्डिङ गरेर राख्छु अनि आफूलाई फुर्सद भएको बेलामा या कुनै तस्विरहरू त्यस्तो भेट्यो भने कुनै घटनाहरू भेट्यो भने त्यसलाई सेभ गरेर राख्छु अनि पछि फुर्सदको बेलामा त्यसलाई गहिरिएर लेख्छु त्यही भएर पनि मुक्तकको एउटा ओजन भेटिन्छ तपाईँको मुक्तकमा मुक्तक सुनौँ हामी शोषक र सामन्तीको मनोमानी छ कर्णालीमा सुन्दा नि कहाली लाग्दो कहानी छ कर्णालीमा शोषक र सामन्तीको मनोमानी छ कर्णालीमा सुन्दा नि कहाली लाग्दो कहानी छ कर्णालीमा पशु शरीर लादिँदै जिउँदै मरेका छन् नारीहरू पशु शरीर लादिँदै जिउँदै मरेका छन् नारीहरू लैङ्गिक विभेदको चरम खानी छ कर्णालीमा ओहो अर्को अर्को सुनौ त अर्को स्वर्ग झै भएको छ घर आँगन तिमी आएपछि हर्ष उल्लासको भयो आगमन तिमी आएपछि स्वर्ग झै भएको छ घर आँगन तिमी आएपछि हर्ष उल्लासको भयो आगमन तिमी आएपछि सारा दुःख लिएकी छौ मलाई खुसी दिएकी छौ सारा दुःख लिएकी छौ मलाई खुसी दिएकी छौ सार्थक भयो प्रिया मेरो जीवन तिमी आएपछि यहाँ चाहिँ हल्का प्रियालाई सम्झिन चाहे प्रियालाई घरमै हुनुहुन्छ यतिखेर हजुर हामीलाई सुनिरहनु पनि भएको होला अवश्य पनि तपाईँले यो अब यसरी मुक्तकहरू लेखेपछि यसरी प्रियालाई नै सम्बोधन गरेरै मुक्तक लेखेपछि अनि विभिन्न शीर्षकमा मुक्तक लेखेपछि प्रियालाई पनि सुनाउनुहुन्छ होला कस्तो प्रतिक्रिया पाउनुहुन्छ प्रियाबाट हजुर सुरु सुरुमा त कहिलेकाहीँ त अब अब कहिलेकाहीँ त यसै कुराले नै ठ्याक्टु पनि हुने गर्छ हजुर हजुर जस्तो यसैको बारेमा नि म मुक्तक नै सुनाउँछु हजुर हजुर आफ्नो खुबी देखाइस भन्छन् मुक्तक लेखेर बदलामा के पाइस् भन्छन् मुक्तक लेखेर आफ्नो खुबी देखाइस भन्छन् मुक्तक लेखेर बदलामा के पाइस् भन्छन् मुक्तक लेखेर साहित्य के हो नबुझेका आफन्तहरूले मलाई साहित्य के हो नबुझेका आफन्तहरूले मलाई कति पैसा कमाइस् भन्छन् मुक्तक लेखेर ओहो अनि अघि तपाईँले कुराकानीकै क्रममा काहीँ ठाकठुक पनि पर्छ भन्नु हो है प्रियासँग हजुर हजुर अहिले सम्बन्ध कस्तो छ <laughs> यो लेखन र प्रिया बिचको अलिकति प्रियालाई फुरुक्क पार्ने खालका केही सिर्जनाहरू वाचन गरेर सुनाइदिन्छु ए हजुर यो चाहिँ तिम्रो लागि लेखेको है भनिदि भनिदिन्छु त्यसपछि ऊ पनि मकै पर्छिन् म पनि खुसी हुन्छु ए नत्र भने त मेरो प्यारो मान्छे बिगार्ने मान्छे चाहिँ मदन भण्डारी रहेछ भन्ने कुरा बुझ्नु होला नि त आजबाट धन्न तोजी नहुने भयो हजुर त्यही भएर त अघि नै मैले प्रियालाई भनेर सम्बोधन गरेर मुक्तक सुनाइसकेको छु नि <laughs> हजुर हजुर अनि मुक्तक बाहेक अनि कुन कुन विधामा कलम चलाउनुहुन्छ तपाईँ म चाहिँ पहिला चाहिँ गजलहरूमा नि लेख्ने थिएँ स्वतन्त्र गजलहरू पनि लेख्छु अझै पनि लेख्छु र लघु कथाहरू पनि लेख्छु तर पछिल्लो समयमा मैले मुक्तकलाई नै केन्द्रबिन्दु बनाएर लेखेको छु मुक्तकमै ज्यान रमाइराखेको छ हजुर यतिका समयसम्म तपाईँले मुक्तक लेख्दै गर्दा तपाईँले आफूले देखेको भोगेको अनुभवले मुक्तक कस्तो हुनुपर्छ मुक्तक के हो जस्तो लाग्छ तपाईँलाई हजुर मुक्तक चाहिँ अब अघि मैले सुनाइसकेँ गागरमा सागर हटाउने भनेर भनिसकेँ सुरुमा पनि हजुर हजुर अब अहिले पनि एउटा म मुक्तकको मुक्तकमै परिभाषा दिन चाहन्छु ए गजब गजब ल सुनौ साहित्य विधाको स्वादिलो अचार बन्न सक्छ भुटु चिर्ने शब्द रूपी धारिलो औजार बन्न सक्छ साहित्य विधाको स्वादिलो अचार बन्न सक्छ मुटु चिर्ने शब्द रूपी धारिलो औजार बन्न सक्छ राम्रोसँग शब्द संयोजन गरियो भने एक मुक्तक राम्रोसँग शब्द संयोजन गरियो भने एक मुक्तक हजार भोल्टको झड्का दिने नाङ्गो तार बन्न सक्छ अब मुक्तकिलो भाषा भन्दा बाहिर हजुर मुक्तकमा के भयो भने चाहिँ त्यो मुक्तक हुन्छ जस्तो लाग्छ मलाई हजुर एउटा सिङ्गो इतिहास बोकेको हुनुपर्छ मुक्तकले एउटा पहिलो हरफले केही पनि विषयलाई उठायो दोस्रो हरफले पनि त्यसलाई समर्थन गर्दै थप अरू विषयलाई पनि जोड्नु जोडोस् होइन बिम्बहरू प्रतिबिम्बहरू जोडोस् र तेस्रो हरफले तिन पहिलो दोस्रोलाई समर्थन गरी थप कौतूहलता होस् मान्छेलाई के होला के होला के होला भनी कौतूहलता जागोस् र चौथो हरफले झ्याट्ट भनोस् के उडिरहेको चरा फ्याट्ट झर्ने जस्तो खालको भाव होस् मुक्तकमा एउटै विषयवस्तुमा समेटिएर यो अनुसारको मुक्तक लेखियो भने मुक्तक साँच्चीकै मुक्तक भन्छ यही कुरा होइन त हजुर अवश्य अबको योजना के छ तपाईँको आगामी दिनहरूमा के गर्न चाह छ मुक्तक विधामा बढी से बढी म चाहिँ धेरैभन्दा धेरै यो मुक्त किला सङ्घ संस्थामा लागेका ठुला ठुला मुक्तकारहरू अग्रज मुक्तकारहरू आगन्तुक मुक्तकारहरू आफू सङ्घका समकालीन मुक्तकारहरू सबैसँग छलफल गरेर यो मुक्तकोमा भइरहेको विवाद विशेष विवाद यो तुकको छ हेर्नुहोस् हजुर पुरानो जति पनि पुरानो सर्जकहरू हुनुहुन्छ अग्रजहरू हुनुहुन्छ उहाँहरूले चाहिँ तुक दोहोऱ्याइरहनु भएको छ अहिलेको नव सर्जकहरूले चाहिँ मुक्तकमा जम्मा तिनवटा तुक त हुन्छ नि त्यो तिनवटा तुक पनि किन दोहोऱ्याउने तुक नदोहोऱ्याउँ भन् भन्नुभएको छ तर यसको अझैसम्म पनि मैले बुझेकोसम्म अहिले जानेसम्म आधिकारिक नियम बनेको छैन अब के गर्नुपर्छ त त्यसो हुँदा तपाईँको विचारमा यो चाहिँ विभिन्न मुक्तकलाई नै विकास गर्छु मुक्तकै उत्थान गर्छु विकास गर्छु भनेर खोलिएका विभिन्न सङ्घ संस्थाहरू सबैसँग छलफल गरेर राम्रोसँग छलफल गरेर यो मुक्तको नियम चाहिँ बनाउनु पर्यो क्या अब आधिकारिक रूपमा नियम बनाउनु पर्यो पूर्व मेचीदेखि पश्चिम कालीसम्मका मुक्तकारहरूलाई हजुर सबै मुक्तकारहरू भेला गरेर हजुर आधिकारिक रूपमा छलफल गरी पुस्तकका नियमहरू बनाउनु पर्यो जस्तै अब एउटा सबैभन्दा ठुलो विवादमा आएको एउटा तु तुक विषय र एउटा यो वाचन शैली पनि एकदम विवादमा आइरहन्छ हो हो आदरणीय श्रोता कार्यक्रम माला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा अहिले मसँग मुक्तकार एसपी अशोपजी सोझै भारतबाट सम्पर्कमा हुनुहुन्छ म उहाँसँग कुराकानी जोडिरहेको छु तपाईँ मुक्तकमाला नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि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 अर्को अर्को सुनौ त सत्ताधारीले घुँडा टेकाउनु नौलो कुरा होइन ठाउँमा पुगेर शक्ति देखाउनु नौलो कुरा होइन सत्ताधारीले घुँडा टेकाउनु नौलो कुरा होइन ठाउँमा पुगेर शक्ति देखाउनु नौलो कुरा होइन जनताको हकितमा कार्य भए पो अचम्म जनताको हकितका कार्य भएपो अचम्म यहाँ नेताको तिकडमले चर्चा पाउनु नौलो कुरा होइन अब अलिकति सामाजिक सञ्जालमा जोड्यौँ सामाजिक सञ्जालमै भेट भएको तपाईँसँग अनि सामाजिक सञ्जालबाटै हो हामीले मुक्तक पाउने श्रोताहरूबाट पनि सामाजिक सञ्जालको यो बढ्दो लोकप्रियता सँगसँगै मुक्तक पनि फस्टाउँदै गएको हो थोरै यस विषयलाई तपाईँले कसरी लिनुहुन्छ मुक्तक र सामाजिक सञ्जाल यसले पनि सकारात्मक पक्ष भनेको त अब तपाईँहरू कहाँ तपाईँ कहाँ झापा म कहाँ स्याङ्जा आज कहाँ छु तपाईँ कहाँ हुनुहुन्छ र पनि हाम्रो सम्पर्क बनायो यही सामाजिक सञ्जालले गर्दा मलाई एउटा मुक्तकार बनायो यही सामाजिक सञ्जालले यस्ता धेरै कुराहरू छन् जसले धेरै लाभ बनाएको छ तर विकृति पनि भइरहेको छ जस्तो अब मैले केही राम्रो विषयमा उठाएर सिर्जना लेखेँ तपाईँले केही राम्रो विषयमा उठाएर सिर्जना लेख्नुहुन्छ त्यसैलाई कसैले बङ्गाएर यता तलमाथि गरेर आफ्नो नाममा पोस्ट गरिदिन्छन् कतिले चाहिँ सिधै सर्जकको नाम हटाएर जस्तो थियो त्यस्तै पोस्ट गरिदिन्छन् त्यसले गर्दाखेरि पनि अब यति भोलि मैले जति पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेका मुक्तकहरू भोलि मैले सङ्ग्रह निकाल्नुभन्दा पहिला नै ती अरूले निकालिसकेका हुन्छन् र भोलि त्यसमा कसरी मैले हक हक दावी गर्ने यो मैले लेखेको भनेर दावी गर्ने ठाउँ नै छैन यो रचना कपी गर्ने चलन व्यापक छ सामाजिक सञ्जालमा फेसबुकमा विशेष त तपाईँ कतिको मारमा पर्नु भएको छ हजुर म त एकदमै धेरै मारमा परेको थिएँ एउटा मेरो मुक्त निकै लोकप्रिय बनाएको थियो जसले एसपी असफल भनेर पनि चिनाएको थियो सबैलाई केही समय पहिला सुर्खेतमा एउटा बहिनीको बहिनीले चाहिँ कलेजको स्तरीय उसबाट पाँच हजार रुपियाँ पुरस्कार त्यही उसबाट मुक्तकबाट जितेर सहित त्यो मुक्तक सहित पोस्ट गर्नुभएको रहेछ ए हजुर हजुर त्यसको बारेमा निकै छलफल भयो उहाँका शिक्षकहरूसँग पनि छलफल भयो पछि उहाँहरूले भन्नुभयो हामीलाई अब डाइरेक्ट आएर स्टेजमा सुनाइदिन्छन् अब हामीलाई त झट्ट सुन्दाखेरि एकदम मन छोयो हामीले त पुरस्कार गरिदिउँ कसरी हामीलाई थाहा हुन्छ कि त्यो तपाईँको सिर्जना हो भनेर उहाँले ठाडै जवाब दिनुभयो त्यसपछि अब म पनि नाजवाब जस्तै भएँ अनि लेखकलाई के कस्तो कारवाही गरेको नगरेको के बुझ्नुभयो लेखक त के भनौँ उहाँले त अब तपाईँको मुक्तक टिभेर कार्यक्रममा वाचन गर्नुभयो उहाँलाई केही कारवाही भएको नभएको के थाहा पाउनुभयो पछि उहाँ अहिले कति दस क्लासमा पढ्छु दाई भन्दै हुनुहुन्थ्यो पछि न पहिला त एकदम रुखै बोल्नुभयो यो त मेरो सृजना हो भन्नुभयो र मैले विभिन्न संयुक्त सङ्ग्रहहरूमा पनि त्यो छपाइसकेको हुनाले तिनी फोटोसहित पेस गर्दाखेरि चाहिँ सरी दाई क्षमा गल्ती भयो मैले फेसबुकमा भेटेर अनि यसरी सुनाएको हो माफी गर्नु भन्यो अब ऊ म अहिले भारतमा थिएँ उहाँ अब सुर्खेतमा हो त्यही त हो नि अब त्यसपछि त्यति धेरै ठोस कदमहरू उठाइनँ मैले अब यस्तो पनि हुन्छ आयोजकहरूले होइन अनि विभिन्न रेडियोमा कार्यक्रममा प्रस्तुत गर्नुहुने सञ्चालकहरूले पनि विभिन्न ठाउँबाट आएका मुक्तकहरू सुन्दा या वाचन गर्दा त्यो त थाहा हुन्न अब सबैजनाको त कहाँ थाहा हुन्छ र तर जब थाहा पाइसकेपछि त्यस पछाडि चालिने कदमहरू पनि धेरै हुन्छन् जसले गर्दा आगामी दिनहरूमा यस विषयमा सतर्क रहनको लागि सबैलाई सुझाव मिल्छ यो चाहिँ हामीले गर्नुपर्ने हुन्छ अब यति चर्चा भइरहँदा यो मुक्तकको मुक्तक चाहिँ किन नसुन्ने मुक्तक सुनौ त धान रोपेर गहुँ तोरी फल्छ भने म बोल्दिनँ तेल बिनाको दियो छ भने म बोल्दिनँ धान रोपे र गहुँ तोरी फल्छ भने म बोल्दिन तेल बिनाको दियो बल्छ भने म बोल्दिन छोरी भनेर पतन गराउनेहरूले जवाब देऊ छोरी भनेर पतन गराउनेहरूले जवाब देऊ नारी बिना यो संसार चल्छ भने म बोल्दिन बडो गजबको मुक्तक तपाईँको अनि यही मुक्तकले कोही पुरस्कृत भइसक्नु भएछ सायदै पक्कै पनि कार्यक्रम आयोजकहरूले उहाँसँग कुराकानी गर्नुभयो होला र मलाई जहाँसम्म लाग्छ उहाँले पाउनुभएको पुरस्कार खोसिएर सान्त्वना द्वितीय हुनेलाई प्रथम अनि तृतीय हुनेलाई द्वितीय सान्त्वना हुनेलाई तृतीय बनाउनु भयो होला मैले यही अनुमान गरेँ हामी मुक्तक पनि सुनिरहेका छौँ कुराकानी पनि जोडिरहेका छौँ एसपी असोबलजीसँग म बलाकुसारी गरिरहेको छु सोझै सम्पर्कमा हुनुहुन्छ भारतबाट सामाजिक सञ्जालमा हामी रहेका थियौँ सामाजिक सञ्जालबाट परेको मार उहाँसँगको कुराकानीमा आयो अनि उहाँको मुक्तक चाहिँ चोरी भएर उहाँको मुक्तक साभार भएर कुनै एउटा संस्थाले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट भएर पुरस्कृत पनि एकजना भइसक्नु भएको कुराकानी पनि हामीले जोड्यौँ अब सामाजिक सञ्जाल को बढ्दो लोकप्रियता अनि नेपालमा पनि भइराखेका विभिन्न कार्यक्रमहरूले अबको पाँच वर्ष पछाडि नेपाली मुक्तको अवस्था कस्तो हुन्छ भन्ने तपाईँले अनुमान गर्नुभएको छ जुन हिसाबले अहिले जस्तो लोक लोक गायिका गायिका विभिन्न चर्चित गायक गायिका विभिन्न कलाकारहरूले पनि स्टेजमा गएर चट्ट मुक्तक सुनाएर आफ्नो कार्यक्रम अघि बढाइरहेको देख्दाखेरि चाहिँ खुसीले एकदम गर्व महसुस हुन्छ म मुक्तकमा कलम चलाइरहेको हुँदा र पछिल्लो समयमा विभिन्न सङ्घ संस्थाहरूले पनि विश्वव्यापी राष्ट्रव्यापी भनेर मुक्तक प्रतियोगिता गराइरहनु भएको छ जसले गर्दा गर्दाखेरि पनि मुक्त यस्तोको चर्चा बढिरहेको छ तर यसलाई केही अघि हामीले छलफल पनि गरिसक्यौँ केही कमी कमजोरी त्रुटिहरूलाई चाहिँ सच्याएर तिनलाई सुधारेर अघि बढियो भने चाहिँ अवश्य पनि नेपाली साहित्यमा जति कविताले जति गजलले अरू अरू विधाले कथाले जति उपन्यासले स्थान पाएको छ मुक्तकले पनि त्यति नै स्थान पाउनेछ भन्ने भन्ने कुरामा म ढुक्क छु र एसपी असवलजीको मुक्तक सङ्ग्रह त्यति बेला हाम्रो हातैमा हुन्छ र हामी पनि कार्यक्रमबाट जोड जोडसँगले आवाजमा आवाज मिलाएर कुरा गरिरहेका हुन्छौँ भन्ने चाहिँ मलाई पनि लाग्छ हजुर अवश्य <laughs> हामी मुक्तक सुनिरहेका छौँ मुक्तक सुनौ एसपीजी हजुर अघि भर्खरै सामाजिक सञ्जालको विकृतिको बारेमा भन्नु म त्यसैको बारेमा मुक्तक सुनाउँछु सम्बन्धमा बाहिर मिठा भित्र भित्र तिता भेटिन्छन् सम्बन्धमा बाहिर मिठा मिठा भित्रभित्र पिता भेटिन्छन् न मर्यादा पुरुष राम न पतिवत्र सीता भेटिन्छन् सम्बन्धमा बाहिर मिठा भित्रभित्रै तिता भेटिन्छन् न मर्यादा पुरुष राम न पतिव्रता सीता भेटिन्छन् अर्कैको फोटो राखी सामाजिक सञ्जाल चलाउँदा अर्कैको फोटो राखी सामाजिक सञ्जाल चलाउँदा हो प्रेमी भनेर भेट्न जाँदा आफ्नै पिता भेटिन्छन् <laughs> अब अलिकति तपाईँको घरतिर आउन चाहे म सेङ्जा फेदी खोला है हजुर हजुर धेरैचोटि मैले उच्चारण गरेको नाम हो धेरैचोटि मैले उच्चारण गरेको ठाउँ हो म कसरी बिर्सन्छु होला र अनि के कस्तो कार्यक्रमहरू हुन्छ तपाईँको ठाउँमा चाहिँ एसपिजी साहित्यिक कार्यक्रम है विशेष भनेको घरबाट हजुर मेरो घरबाट चाहिँ स्याङ्जा भन्दा पनि पोखरा नजिक पर्छ पोखरातिर त विभिन्न कार्यक्रमहरू भइरहन्छ म पनि बेला बेलामा गइरहन्छु र स्याङ्जामा पनि मुक्त गिलो कार्यक्रम त कमै मात्रामा हुन्छ तर अरू समग्र रूपमा साहित्यिक कार्यक्रम त बेला बेलामा भइ नै रहेको हुन्छ धेरैजना हुनुहुन्छ नि स्याङ्जामा पनि मुक्तकारहरू त मैले रेडियोमा धेरैचोटि मुक्तक वाचन गरिरहेको हुन्छु उहाँहरूको पनि हजुर हुनुहुन्छ धेरै नै हुनुहुन्छ मुक्तकारहरू र हामी प्रायः जसो स्याङ्जाली मुक्तकारहरूले विभिन्न पहल पनि गरिरहेका छौँ र विभिन्न साहित्यिक कार्यक्रमहरूमा जाँदाखेरि पनि हामीले चाहिँ गजलको कार्यक्रम छ भने पनि मुक्तकमय गएर मुक्तक सुनाएर मुक्तकमय नै गरिरहेका छौँ तपाईँ मुक्तकमै कलम चलाइरहनु भएको यतिका समय भयो अन्य धेरै मुक्तकारहरू सेङ्जामा पनि हुनुहुन्छ तपाईँहरूले चाहिँ सेङ्जामै एक किसिमको मुक्तकिलो माहौल जमाउनुपर्छ बनाउनुपर्छ भन्ने केही योजना बनाउनु भएको छ आगामी दिनमा हजुर हामीले त्यो चाहिँ गरिरहेका छौँ पछिल्लो समय हाम्रो मिलन समीर जी हुनुहुन्छ स्याङ्जेली मुक्तकार उहाँले पनि विभिन्न ठाउँमा गएर एकल मुक्तक वाचन पनि गरेर सुनाउनु भएको छ ए हजुर र विभिन्न कार्यक्रमहरू पनि विभिन्न कार्यक्रमहरूमा पनि उहाँले पनि आवाज उठाइरहनु भएको छ र मैले पनि आफ्नो ठाउँबाट जेस उठाइरहेको हुन्छु एकदम खुसी लाग्यो स्याङ्जामा पनि अब तपाईँहरू हुनुहुन्छ हामी पनि ढुक्क छौँ एक किसिमको मुक्तकिलो माहौल जम्ने छ तपाईँहरूकै ठाउँमा यस विषयमा अब हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ एसपिजी आज त अब धेरै मुक्तक सुन्ने तपाईँको चाह मनभरि छ अझै भोकै छु म त अब साँचेर राखेका र भन्न मन लागिराखेका मुक्तक होला नि केही सुनौ न असफलताले भएमा विरक्त उठाउनु पर्यो हो खोजेर केही अन्धभक्त उठाउनु पर्यो असफलताले भएमा विरक्त उठाउनु पर्यो हो खोजेर केही अन्धभक्त उठाउनु पर्यो सामाजिक सञ्जालमा छाउन चर्चामा आउन सामाजिक सञ्जालमा छाउन चर्चामा आउन अब एउटा मुद्दा सशक्त उठाउनु पर्यो उनी चाहिँ खुब चर्चामा आइन्छ भाइरलै हुन्छ <laughs> हजुर अवश्य अर्को अर्को सुनौँ अर्को साँचेर राखेका मुक्तक अब हामी सुनिरहेका छौँ कार्यक्रमको अन्त्यमा छौँ अब केही मुक्तक सुन्नेछौँ तपाईँको तपाईँलाई मन परेका परेका आफूले राख्नुभएका मुक्तक सुनौँ अब नमानिकन कति झर्को तान पो भन्छन् मन पर्यो भने अझै अर्को तान पो भन्छन् नमानिकन कति झर्को तान भन्छन् मन पर्यो भने अझै अर्को तान भन्छन् पीडा भुल्ने ओखती सोद्धा साथीलाई पीडा भुल्ने ओखती सोद्धा साथीलाई चुरोडको एक दुई सरको तान भन्छन् चुरोडको एक दुई सरको तान भन्छन् हजुर हामी अन्तिम मुक्तक सुन्नेछौँ यसपछि आजको व्यवसायमा हजुर देशका निम्ति लड्नेहरू कयौं शालिक भएका छन् विकास गर्छौ भन्ने नारा अल्पकालिक भएका छन् देशका निम्ति लड्नेहरू कयौं चालिक भएका छन् विकास गर्छौ भन्ने नारा अल्पकालिक भएका छन् हो सम्पत्तिमा बिक्नेहरू छेपारोका कला सिक्नेहरू सम्पत्तिमा बिक्नेहरू छेपारोको कला सिक्नेहरू देशभक्तिका बलि चढाई आफू मालिक भएका छन् अब छुट्दा छुट्दै एसपी असफल चाहिँ किन भयो हजुर मैले <laughs> सबैभन्दा पहिला लगभग चढ्दो जवानीको उमेरमा मलाई पनि अब जोस माया प्रेम त्यो प्रसङ्ग चलिरहेको अवस्थामा मैले पनि अब बिछोड हुन पुग्यो अनि त्यसपछि यस्तै गीत गजल कविताहरू लेखेर अब त्यो विभिन्न रेडियोमा पठाउने आफ्नो मनका भावनाहरू व्यक्त गर्ने त्यही क्रममा एकजना आफन्त हुनुहुन्थ्यो उहाँसँग चाहिँ मैले गजल मुक्तका नियमहरू सि सोधेको थिएँ अनि उहाँले चाहिँ भन्नु भएन जो सिकाउनु भएन त्यो कुरामा केही न केही प्रसङ्ग राखेर टाल्नु भयो र त्यही भएर मैले साहित्यिक क्षेत्रमा पहिचान बनाउन असफल भनेर चाहिँ आफ्नो नाम राखेको थिएँ र मेरो वास्तविक नाम पनि सूर्य प्रसाद भएको हुनाले यस अर्थ यसको मतलब सूर्य पीको मतलब प्रसाद पनि हुन्छ र साहित्यिक क्षेत्रमा पहिचान बनाउन असफल मैले त्यसरी सबै कुरा मिलाएर लेखेँ प्रेम वियोगमा परेको अनि हार खाएको अनि त्यस पछाडि साहित्य सिक्नलाई प्रयास गरेको भनेर जुन पछाडि तपाईँले जोड्नु भएको त रेकर्ड भइराखेको छ नि हजुर केही छैन यो जे छ त्यो वास्तविकै कुरा हो ए समस्या भएन हजुर भएन यो मैले सबैलाई भनेको पनि छु र म यस्तो कुराहरू खुलेरै बोल्छु कार्यक्रम मुक्तक मालामा तपाईँसँग भलाकुसारी गर्ने रहर निकै फैलिदेखिको हो समय त्यस्तै त्यस्तै नजुरेको मात्रै हो आज जुरेको छ धेरै कुराकानी गर्न मन धेरै मुक्तक सुन्ने चाह तर पनि समयको अन्त्यतिर हामी आइसकेका छौँ रेडिभिजन एकानब्बे दशमलव छ मेगाहरू सुनिरहनुहुने सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई तपाईँलाई माया गर्नुहुने साहित्यिक मनहरूलाई अन्त्यमा के भन्न चाहनुहुन्छ म सबैलाई अहिलेसम्म मेरा मुक्तक सुनेर बसिदिनु भयो यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र यो सुनौलो अवसर दिनुभयो यसको लागि तपाईँ र रेडियो भिजनका सम्पूर्ण युनिटलाई पनि अन्तर अन्तर्हृदयदेखि हार्दिक आभार व्यक्त गर्न चाहन्छु र केही नामहरू म सम्झिन चाहन्छु पक्कै पक्कै विशेष गरी सबैभन्दा पहिला सबैभन्दा पहिला म सन्तोष समगाईज्यूलाई सम्झिन चाहन्छु उहाँले चाहिँ म सुरु सुरुमा मुक्तकमा कलम चलाएर बामे सर्दाखेरि निकै सहयोग गर्नुभयो जसको कारणले आज तपाईँहरूसँग बोल्न सक्ने क्षमता पनि बन्यो र त्यसै क्रममा म गोम विक्रम सरलाई पनि सम्झिन चाहन्छु उहाँले पनि अलिकति नेपाली शब्दहरू चाहिँ नेपाली मौलिक शब्दहरूलाई धेरै प्रयोग गर्ने गर्नुहोस् भनेर उहाँले पनि केही सुझाव दिनुभएको थियो जसले गर्दा म पनि धेरै अघि बढ्ने अवसर पाएँ उहाँलाई पनि सम्झिन चाहेँ त्यसपछि धेरैजना सागर क्षितिज राई ज्यू हुनुहुन्छ उहाँले पनि धेरै सहयोग गर्नुभएको छ उहाँलाई सम्झिन चाहेँ र सम समग्र रूपमा सबैलाई सम्झिन चाहन्छु तपाईँको मुक्तकिलो यात्रा आज सुखद बनोस् मुक्तक माला सुनेरै मैले मुक्तक लेख्न सुरु गरेको भन्नुभएको छ हामीलाई त्योभन्दा ठुलो मायाहरू के हुन सक्छ र तपाईँलाई धेरै धेरै धन्यवाद यो अमूल्य समय भारतमा रहँदाको बेला पनि हामीलाई जुराउनु भयो खुसी लाग्यो छुट्छु अहिलेलाई हस् हुन्छ मलाई पनि एकदम खुसी लाग्यो हार्दिक धन्यवाद श्रोता आजलाई भने कार्यक्रम मुक्तक मालाको निर्धारित समय सकिन लागेको छ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो अनि प्रतिक्रिया बाँड्न भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ प्रविधि संयोजनका निमित्त अहिलेसम्म मलाई साथ दिनुभयो कविता श्रेष्ठजी तपाईँलाई धेरै धेरै धन्यवाद यो समयसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण प्रिय श्रोताहरूमा मिठो माया मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा भरून् नमस्कार शुभरात्री पैसा मात्रै तिरी पाउने पैसा मात्रै तिरी पाउने सुन होइन माया पैसा मात्रै तिरी पाउने सुन होइन माया औँसीसँगै बिलाउने त्यो जुन होइन माया औँसीसँगै बिलाउने त्यो जुन होइन माया औँसीसँगै बिलाउने त्यो जुन होइन माया औँसीसँगै बिलाउने त्यो जुन होइन माया औँसीसँगै बिलाउने त्यो जुन होइन माया औँसीसँगै बिलाउने त्यो जुन होइन माया मिठो मिठो मिठो बोली भेट्दा माया गर्ने नाटक गरी मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो मिठो बोली भेट्दा माया गर्ने नाटक गरी मिठो मिठो बोली भेट्दा माया गर्ने नाटक गरी हात काटेर बगाउने त्यो हात काटेर बगाउने त्यो खुन होइन माया अकटेर बगाउने थियो खुन होइन माया अकटेर बगाउने थियो खुन होइन माया अकटेर बगाउने त्यो खुन होइन माया पैसा मात्र तिरी पाउने सुन होइन माया पैसा मात्र तिरी पाउने सुन होइन माया सरङ्गीको थुन सरङ्गीको थुन आखिर कसलाई मन पर्दैन र सरङ्गीको सरङ्गीको धुन धुन धुन धुन धुन सरङ्गीको धुन सरङ्गीको धुन आखिर कसलाई मन पर्दैन र सरङ्गीको धुन आखिर कसलाई मन पर्दैन र बिना सुरमा बजाउने त्यो बिना सुरमा बजाउने त्यो हुन होइन माया बिना सुरमा बजाउने त्यो धुन होइन माया बिना सुरमा बजाउने त्यो धुन होइन माया बिना सुरमा बजाउने त्यो धुन होइन माया पैसा मात्रै तिरी पाउने सुन होइन माया पैसा मात्रै तिरी पाउने सुन होइन माया सुख दुख भन्ने कुरा जिन्दगीमा रित रहेछ सुख दुख सुख दुख सुख दुख सुख दुख सुख दुख भन्ने कुरा सुख दुख भन्ने कुरा जिन्दगीमा रित रहेछ सुख दुख भन्ने कुरा जिन्दगीमा रित रहेछ स्वार्थ राखी लगाउने त्यो स्वार्थ राखी लगाउने त्यो गुना होइन माया स्वत राखी लगाउने थियो गुना होइन माया सत राखी लगाउने थियो गुना होइन माया गुना माया पैसा मात्रै तिरी पाउने सुन होइन माया पैसा मात्रै तिरी पाउने सुन होइन माया औँसीसँगै बिलाउने त्यो जुन होइन माया औँसीसँगै बिलाउने त्यो